अविश्वासको प्रस्ताव सामना गर्ने एमालेको निर्णय प्रधानमन्त्रीको राजीनामा माग्नुको कुनै औचित्य नरहेको ठहर काङ्ग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्यो टिकापुर घटनापछि थारू समुदायमाथि ज्याजति भएको प्रतिवेदन सार्वजनिक पक्राउ परेकाहरूलाई यातना र दुर्व्यवहार भएको दावी भारतको बिहारमा नक्सलवादीले गराएको विस्फोटमा परि दस प्रहरीको मृत्यु उत्तर कोरियाद्वारा फेरि तीनवटा ब्यालेस्टिक मिसाइल परीक्षण र केही बेरमा शुरू हुन लागेको नेपाल र विश्वकै पुरानो क्रिकेट क्लब एमसिसी बीचको खेल प्रत्यक्ष हेर्न पाइने ओलम्पिक खेलमा रुसका खेलाडीले सहभागी हुन नपाउने सम्भावना प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेघाज र इन्टरनेट अनलाइनमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको युनिटी खबरमा स्वागत छ म प्रतीक्षा धामी अब खबर विस्तारमा नेकपा एमाले प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावको सामना गर्ने निर्णय गरेको छ मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले संसदमा पेश गरेको अविश्वासको प्रस्तावको सामना गर्ने निर्णय गरेको हो बैठकले संसदमा अविश्वास प्रस्ताव पेश गरेर पनि काँग्रेस र माओवादीले प्रधानमन्त्रीको राजीनामा माग्नुको कुनै औचित्य नरहेको ठहर पनि गरेको एमाले जनाएको छ बैठकमा नयाँ सरकार गठनमा देखिएको संवैधानिक अन्यलता र पार्टीले लिनुपर्ने बाटोका बारेमा पनि छलफल भइरहेको छ सभामुख ओन्सरी घरतीले अविश्वासको प्रस्तावमा छलफल हुनु अघि आर्थिक विधेयक पारित गर्न चाहेको बताएकी छन् आफूले तीन दिनसम्म यस विषयमा छलफल गर्दा पनि काँग्रेस र माओवादीले नमानेको भन्दै उनले चित्त दुखाएकी छन् सत्तापक्षका सांसदहरूले आर्थिक विधेयक सम्बन्धी प्रस्तावलाई कार्यसूचीमा कार्यसूचीलाई हटाएपछि सारेको भन्दै सभामुखप्रति असन्तुष्टि जनाएका बेला उनले आफू तटस्थ भूमिकामै रहेको दावी गरेकी छन् बालवाटार स्थित आफ्नै निवासमा मंगलबार संचारकर्मीहरूसँग कुरा गर्दै सभामुख घरतीले तीन दिनसम्म प्रयास गर्दा पनि सहमति जुटाउन नसकेको बताउनुभयो दलहरूबीच सहमति भएमा आफू कुनै पनि विकल्प रोज्न तयार रहेको र समय फेर्न तयार रहेको उहाँले बताइन् सभामुख घरतीले आर्थिक विधेयक पास गर्न रोकेको भनेर सत्तापक्षका सांसदहरूले आलोचना गरेका बेला उनले त्यसमा लचिलो हुने संकेत गर्नुभएको छ अविश्वासको प्रस्तावमा बिहिबार छलफल हुँदैछ बिहिबार दस बजेसम्म दलहरूबीच सहमति नभए आफू प्रक्रियामा जाने उहाँले बताउनुभयो नेपाली काङ्ग्रेसले सहमतिको वातावरण तयार गर्नका लागि राजीनामा दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ नेपाली काङ्ग्रेस पार्टी मुख्यालय सानेपामा आज बसेको केन्द्रीय कार्य समितिको बैठकले सरकार अल्पमतमा परिसकेको भन्दै राजीनामा दिएर माग प्रशस्त गर्न आग्रह गरेको हो बैठकमा बोल्ने अधिकांश नेताहरूले नेपाली काङ्ग्रेसले अन्य दलहरूसँग परामर्श गर्दै सरकारसँगै संविधान कार्यान्वयनलाई पनि प्राथमिकतामा राख्न सुझाव दिएका थिए नेपाली काङ्ग्रेसका नेता महेश्वर्यले आचार्यले दलीय सहमतिका लागि काङ्ग्रेस सदैव तयार रहेको भन्दै प्रधानमन्त्रीले राजीनामा नदिए बहुमती आधारमा सरकार गठन हुने बताएका छन् बैठकमा अधिकांश नेताहरूले सरकार गठन र समसामयिक राजनीतिक घटनाक्रमबारेमा पार्टी सभापति शेरबहादुर देउबासँग जानकारी मागेका थिए सबै राजनीतिक दललाई मिलाएर लैजाने र दलहरूको बीचमा तितकता आउन नदिने परिस्थिति सिर्जना हुन नदिने विषयमा पनि बैठकमा छलफल भएको थियो नेपाली काङ्ग्रेसकी नेत्री सुजाता कोइरालाले भने काङ्ग्रेसले सरकार परिवर्तन ठोस आधार तयार गर्नुपर्नेमा धारणा राखेकी थिइन् बैठकमा भातृ संस्थाको महाधिवेशन पछिल्लो समयमा बढेको महँगी कालोबजारी लगायतका विषयमा पनि छलफल हुने बताइएको छ चिकित्सा शिक्षा र सेवा सुधार गर्न आठौँ पटक आमरण अनसनमा बसिरहेका वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसी अनसन बसेको दस दिन हुँदासम्म पनि उनले उठाएका माग सम्बोधनमा कुनै पहल कदमी भएको छैन यसबीचमा डाक्टर केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन कमजोर बन्दै गएको छ उनलाई श्वास फेर्न समेत समस्या हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् रक्तचाप पनि निकै कम हुँदै गएकोले दिनहुँ अक्सिजन दिएर राखेको डाक्टर केसीको उपचारमा संलग्न डाक्टर दिव्या सिंह शाहले जानकारी दिएकी छन् चिकित्सा क्षेत्रमा देखिएको विकृति हटाउन चार बुधे माग राखेर अनसन बसेका डाक्टर केसीलाई भेट्न दिनहौँ विभिन्न नेताहरू पुग्ने क्रम जारी रहे पनि समाधानका लागि कतैबाट ठोस पहल भएको छैन एमनेस्टी इन्टरनेसनलले कैलालीको टिकापुर घटनापछि थारू समुदायमाथि प्रहरीले ज्याजति गरेको प्रतिवेदन सार्वजनिक गरेको छ प्रहरीले थारू समुदायका मानिसहरूलाई मनपरी ढंगले गिरफ्तार गरेको यातना दिएको र दुर्व्यवहार गरेको उहाँले बताएका छन् कैलाली सदरमुकाम धनगढ़ी स्थित जेलमा रहेकाहरूलाई भेटेपछि एमनेस्टीले यो रिपोर्ट सार्वजनिक गरेको हो जहाँ डिकापुर घटनापछि हत्या हत्या प्रयास र चोरीको आरोपमा पक्राउ परेकालाई राखिएको छ गत भदौ सातमा टिकापुरमा भएको हिंसात्मक झडपमा एसएसपी सहित आठ सुरक्षाकर्मी र एक बालकको मृत्यु भएको थियो थारो समुदाय लामो समयदेखि पछाडि पारिएको समुदाय भएको भन्दै एमनेस्टीका दक्षिण एसिया निर्देशक चम्फा पटेलले भनिन् यो कहिलेकाहीँ मात्र हुने घटना होइन एमनेस्टीका अनुसार जेलमा रहेका उन्नाइस मध्ये अठार जनाले पक्राउ परेदेखि नै यातना दिएको बताएका छन् एक अभियुक्तले आफूलाई पक्राउ गरे लगत्तै पिट्न थालेको र कुटाईका कारण आफू बेहोस भएको बताएका छन् अर्का अभियुक्तले बाँसको लट्ठी भुट हातका साथै प्लास्टिकको पाइपले कुट्ने गरेको बताएका छन् आफूले मानवीय व्यवहार नगरेको भन्दै एक अभियुक्तले प्रहरी खैनी खाएर आफ्नो अनुहारमा थुकेको सुनाएका छन् मंगलबार असार शुक्ल पूर्णिमा गुरुप्रति श्रद्धा र सामना प्रकट गर्दै गुरु पूर्णिमा मनाइँदैछ प्राचीन कालदेखि गुरुकुल शिक्षाबाट प्रारम्भ भएको यस पर्वमा विद्यार्थीले आफूलाई विद्या विनय र शिष्टता प्रदान गर्ने शिक्षकलाई मिठा परिकार सहित उपहार पनि दिने चलन छ यस दिनलाई व्यास जयन्ती पनि भन्ने गरिन्छ यो दिनले विद्यार्थी र शिक्षक बीचको सम्बन्धलाई प्रगाट रूपमा स्थापित गर्नुका साथै गुरु र विद्यार्थी बीच आत्मीयता श्रद्धा तथा स्नेह कायम गरेर विद्याको क्षेत्रलाई आदर्श एवं सेवामूलक बनाए अघि बढ्न सहयोग मिल्ने विश्वास गरिएको छ खबरमा केही देश बाहिरका खबर भारत बिहारको औरगाबाद जिल्लामा नक्सलवादीले गराएको बारुदी सुरुङ विस्फोटमा दसजना प्रहरीको मृत्यु भएको छ विस्फोटमा अन्य केही सुरक्षाकर्मी घाइते भएका छन् संचारकर्मीहरूले गरिएको सर्च अभियान अभियानका क्रममा नक्सलवादीले बारुदी सोरुङ विस्फोट गराउँदा उनीहरूको मृत्यु भएको हो सुरक्षाकर्मीले गरेको कारवाहीमा तीनजना नक्सलवादीले समेत नक्सलवादीको समेत मृत्यु भएको बताएको छ घाइते सुरक्षाकर्मीको उपचारका लागि पटना लगिएको छ उत्तर कोरियाले फेरि तीनवटा ब्यालिस्टिक मिसाइल परीक्षण गरेको छ उत्तर कोरियाले जापानको समुद्रमा तीनवटा ब्यालिस्टिक मिसाइल परीक्षण गरेको अमेरिका र दक्षिण कोरियाले दावी गरेका छन् पश्चिम ह्वाङजु सहरबाट दुईवटा छोटो दूरी र एउटा मध्यम दूरीको मिसाइल परीक्षण गरेको अमेरिकाले जनाएको छ खबरको अन्त्यमा केही खेल खबर नेपाल र विश्वकै पुरानो Marylebone cricket club MCC बीच बेलायतको लर्ड्स मैदानमा हुने खेल नेपालमै बसेर प्रत्यक्ष हेर्न पाइने भएको छ लर्ड्स क्रिकेटको युट्युब च्यानल मार्फत प्रत्यक्ष प्रसारण हेर्न पाइने भएको हो लर्ड्सको फेसबुक पेजमा गएर लाइभ अपडेटहरू पनि पाउन सकिन्छ लर्ड्समा खेल्न पाउनुलाई नेपाली खेलाडीले आफूलाई भाग्य मार्ने ठानेका छन् ने खेल नेपाली समयअनुसार अहिले दिउँसो सवा तीन बजेपछि सुरु हुनेछ यस्तो मौका बारम्बार नआउने भएकाले लर्ड्समा नेपाली टोलीले सकेसम्म राम्रो प्रदर्शन गर्ने नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले बताएका छन् र ब्राजिलको रियो दि जेनेरियोमा दुई हप्तापछि सुरु हुने ओलम्पिक खेल कुदमा रुसका कुनै पनि खेलाडीले सहभागिता जनाउन नपाउने सम्भावना बढेको छ रुसी खेलकुदमा राज्यद्वारा प्रायोजित डोपिङ असर असर सोचेभन्दा निकै बढिरहेको अध्ययन प्रतिवेदन सार्वजनिक भएसँगै रियो ओलम्पिकबाट रुसी खेलाडीलाई हटाउने सम्भावना बढेको हो अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीका अध्यक्ष थोमस बासले आज यसबारे एकल निर्णय गर्ने जनाएका छन् बासले यसअघि नै खेलकुदको विकृतिको रूपमा रहेको डोपिङमा दोषी देखिनेहरूलाई सम्भवत सम्भव भएसम्मकै कडा कारवाही गर्ने प्रतिबद्धता जनाइसक्नु भएकाले रियो ओलम्पिक क्रुजका सबै खेलाडी प्रतिबन्धित हुने सम्भावना बढेको हो यो सँगै दिउँसो